केही वर्ष तिमीलाई म बेहुली बनाउँथे केही वर्ष पर्खा दुःखमा छु केही वर्ष तिमीलाई म बेहुली बनाउँथे केही वर्ष पर्खा दुःखमा छु सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु तर म यथार्थमा जिउने गर्या छु केही वर्ष तिमीलाई म आफ्नो बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिमीलाई म आफ्नो बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढा छु मायाको सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढा म त्यही संसार हेरी अघि बढा केही वर्ष तिम्रो म सिउँदो रङ्गाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिम्रो म सिउँदो रङ्गाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु केही वर्ष तिमीलाई म बेहुले बनाउँथे केही वर्ष पर्खा दुःखमा पर्या छु